यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा चितवनका किसानले एघारौँ राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाएका छन् सिम्सा आइपुगेका क्षेत्रहरूका किसानहरू एक ठाउँमा जम्मा भएर एक आपसमा हिलो दलादल र दही चिउरा खाएर धान दिवस मनाएका हुन् समयमै पानी पर्न नसकेका कारण राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रम यस वर्ष पूर्वी चितवनमा मात्र सीमित भएको छ पर्याप्त सिमसाई नभएका कारण चितवनमा असार पन्ध्र सकिँदा जम्मा पन्ध्र प्रतिशत मात्र रोपाइँ भएको छ जिल्लाका अधिकांश क्षेत्रमा रोपाई हुन सकेको छैन सिमसाईको सुविधा भएका क्षेत्रका किसानहरूले असार पन्ध्रसँगै रोपाइको सुरुवात समेत गरेका छन् जिल्ला कृषि विकास कार्यालय चितवन लगायत विभिन्न समूहहरूले विभिन्न कार्यक्रम गरी धान दिवस मनाएका छन् गत वर्ष पश्चिम चितवनमा धान दिवस मनाएको जिल्ला कृषि विकास कार्यालयले यस वर्ष भने पूर्वी चितवनको खैरडी नगरपालिका वडा नम्बर छ तुलसीपुरमा एक भव्य कार्यक्रम गरी धान दिवस मनाएको छ दिवसका अवसरमा कार्य कार्यालयले हिले दौड विभिन्न सांस्कृतिक कार्यक्रम गरी हिलो छ्यापाछ्याप गरी दही चिउरा खाएर दिवस मनाएको कार्यालयका प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो कृषकहरूलाई खाद्यान्न बालीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको अधिकारीले बताउनुभयो यस वर्षको दिवसमा धान खेतीमा आधुनिकीकरण खाद्यान्न आयातमा न्यूनीकरण भन्ने नारा तय गरिएको थियो नेपाल कुखुरा व्यवसाय मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्की नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी लगायतले धान दिवसको महत्त्वको बारेमा मन्तव्य राखेका थिए कार्यक्रम जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो त्यसै गरी बसेलमा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाइएको छ स्थानीय बरपिपल कृषक महिला समूहले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले कृषि औजार तथा सिँचाइमा अनुदान नदिएका कारण धान उत्पादनमा समस्या परेको गुनासो गरेका थिए सो कार्यक्रममा किसानहरूले मात्र हिलो खेलेनन् पर्यटकीय नगरी सौरामा आएका पर्यटकहरूले पनि हिलो खेलेर रमाइलो गरेका थिए बसेली गाविसका सचिव तेजेन्द्रनाथ लामिसानेको प्रमुख आतिथ्यता एवं समूहकी अध्यक्ष भूमेश्वरा पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो यसबीच पेटुवा पाँच पारिजात चोकमा रहेको हरियाली समूहले पनि धान दिवस मनाएको छ समूहले डिप बोरिङ निर्माणका क्रममा जग्गादान गर्ने जग्गादाताहरूलाई सम्मान गर्नुका साथै असारे गीत गाउँदै हिलो खेलेर धान दिवस मनाएको समूहका अध्यक्ष टङ्क खनालले जानकारी दिनुभयो सो क्षेत्रमा आठ लाखको लागतमा डिप बोरिङ मार्फत सिम्चाइ हुँदै आएको छ चितवनमा कुल खेतीयोग्य जमिनमध्ये उनातिस हजार पाँच सय हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइन्छ जिल्लामा वार्षिक एक लाख सत्र हजार सात सय पचपन्न मेट्रिक टन धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो यसैबीच रेडियो अर्पणले असार पन्ध्र अर्थात् धान दिवसको अवसरमा आज पूर्वी चितवनका विभिन्न क्षेत्रमा पुगी प्रत्यक्ष प्रसारण गरेको थियो रेडियोले पूर्वी चितवनको खैरानी नगरपालिका वीरेन्द्रनगर पिठुवा गाविस लगायतका क्षेत्रमा पुगी प्रत्यक्ष प्रसारण गरेको हो यो वर्ष चितवनमा मलको अभाव नहुने भएको छ आज धान दिवसको अवसर पारेर विभिन्न ठाउँहरूमा सामूहिक धान रोप्ने कार्यक्रम आयोजना भइरहँदा कृषि सामग्री कम्पनीले मलको अभाव नहुने जनाएको हो चितवनको केही ठाउँहरूमा रोपाइँ भए पनि अधिकांश ठाउँहरूमा रोपाइँ हुन सकेको छैन आकाशे पानीको भर पर्नुपर्ने कृषकहरूका लागि केही दिन यता परेको पानीले केही राहत भने मिलेको छ यद्यपि धान रोप्नका लागि यो पानी पर्याप्त नभएको कृषकहरूले बताएका छन् विगतको वर्षमा पानी र मल अभावका कारण रोपाई गर्न ढिलो भएपछि चिन्तित बनेका किसानहरूलाई यो वर्ष भने केही राहत पुगेको छ कृषि सामग्री कम्पनी लिमिटेड र स्वार ट्रेनिङ लिमिटेडले जिल्लामा मल बिक्री वितरण गर्न थालेपछि किसानहरू त्यो चिन्ताबाट मुक्त भएका हुन् जिल्लामा मल पर्याप्त भएपछि किसानहरूले पानीको अनुकूलताका आधारमा रोपाई सुरु गर्न थालेका छन् यति बेला कृषि सामग्री कम्पनी लिमिटेड र स्वार ट्रेनिङ लिमिटेडले सहकारी मार्फत किसानको घरसम्म मल पुर्याएका छन् मल पर्याप्त भएपछि किसानमा थप ऊर्जा आएको कृषक रघु गैरेले बताउनुभयो विगत भारतमा जस्तो मल लिनका लागि महिना कुर्नुपर्ने समस्या वर्ष नरहेको उहाँको भनाइ छ जिल्ला विपद व्यवस्थापन समिति चितवनले मनसुनमा जोखिम न्यूनीकरणका लागि आज पूर्वी चितवन पूर्वी तयारीको सम्बन्धमा छलफल गरेको छ बाढी पहिरो आएको समयमा दसवटा विषयगत क्षेत्रको भूमिकाको विषयमा समितिका पदाधिकारीहरूलाई सचेत पारेको छ कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बाढीको बारेमा तुरन्त रेडियो र स्थानीय टेलिभिजनबाट सूचना प्रवाह गरिने बताउनुभयो उहाँले अहिलेसम्म पूर्व तयारीका लागि चार लाख रुपियाँ मध्ये दुई लाख सडसठी हजार खर्च भएको र तत्काल पाँच लाख रुपियाँको आवश्यकता रहेको बताउनुभयो आन्तरिक रूपमा तयारी अवस्थामा बस्नका लागि सम्पूर्ण विषयगत क्षेत्रका सदस्यहरूलाई अनुरोध समेत उहाँले गर्नुभएको छ त्यस्तै विपदको समयमा जङ्गलको च्याउ र बासे च्याउहरू उपभोग नगर्न समेत उहाँले आग्रह गर्नुभयो राप्ती नदीमा तिन दशमलव छ मिटरभन्दा माथि बाढी आएमा र नारायणीमा आठ मिटरभन्दा माथि बाढी आएमा खतराको सूचनाको लागि साइरन बज्ने उहाँले बताउनुभयो त्यस्तै पटियानका दुईवटा वडामा लाइफ ज्याकेट डोरी हातेमा माइक र साइरन लगायतका आवश्यक साधनहरू वितरण गरिएको छ मङ्गलपुरमा साउनको पहिलो हप्ता विपद न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास कार्यक्रम गरिने भएको छ सरकारी कार्यालय सेना प्रहरी रेडक्रस गैर सरकारी सङ्घ संस्थाको सहभागितामा विपद व्यवस्थापनलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सचेत बनाउनका लागि कार्यक्रम गर्न लागि जनाइएको छ कृत्रिम घटनालाई वास्तविक जस्तै बनाएर बनाउन वास्तविक पदाधिकारीहरूलाई नै घटनामा सहभागी सहभागी गराइने तयारी भएको विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लुइटेले जानकारी दिनुभयो विपदको जोखिमका दृष्टिले चितवन देशकै एघारौँ जिल्लामा पर्दछ पहाडी क्षेत्र पहिरो र समथर तराईका क्षेत्र बाढीको जोखिममा चितवन छ जोखिममध्ये बाह्रवटा गाविस बाढीका दृष्टिले अति जोखिममा पर्दछन् बाढीको अति जोखिममा रहेका गाविसहरूमा गर्दी बगोडा मेघली दिव्यनगर जगतपुर बछौली कठार कुमरुज पिप्ले भण्डारा कविलास लगायत रहेका छन् यस्तै पहिरोको अति जोखिममा चितवनका छवटा गाविस छन् पहिरोको अति जोखिममा पर्ने गाविसहरूमा शक्तिखोर कोराक कविलास दाहकानी चण्डी भन्ज्याङ र दारेचोक छन् निजी विद्यालयमा बढाइएको शुल्क वृद्धि फिर्ता लिन एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुईले माग गरेको छ विद्यार्थीका मागलाई व्यवस्था गरी गरिएको शुल्क वृद्धि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुईले माग गरेको हो अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुईका क्षेत्रीय संयोजक अविनाश सुवेदी र इलाका संयोजक दयाराम पौडेलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा शुल्क वृद्धिप्रति आपत्ति जनाइएको छ शुल्क वृद्धि फिर्ता नलिएसम्म जिल्लाका विद्यालयहरूको लेखा शाखामा लगाएको तालाबन्दी यथावत राख्दै भौतिक कारवाही समेत गर्ने विज्ञप्ति मार्फत चेतावनी दिएको छ वर्षाको समय लागेसँगै नर्सरीमा उत्पादित बिरुवाहरूको माग बढ्न थालेका छन् वर्षामा पानी परेपछि माटो चिसो हुने हुँदा बिरुवा मर्ने सम्भावना कम हुने र बिरुवाको त्यति धेरै ख्याल गर्नु नपर्ने हुँदा सर्वसाधारणले पनि यो समयमा बढी मात्रामा बिरुवा लैजाने कारणले गर्दा बिरुवाको माग बढी भएको नर्सरी सञ्चालकहरूले बताएका छन् अहिले वर्षायाम सुरु भएपछि विशेष गरी आँप लिची मलेसियन साल पोलिना लगायतका विभिन्न फलफुलका बोट बिरुवाहरूको माग बढी भएको व्यापारीहरूको भनाइ छ दसैँ तिहारको समयमा बढी मात्रामा फुलका बिरुवाहरूको बिक्री भए जस्तै अहिलेको समयमा फलफुलका बिरुवा बढी खपत हुने गरेको भरतपुरका नर्सरी सञ्चालक मेघबहादुर गुरुङले बताउनुभयो गुरुङका अनुसार अझै साउन महिना लागेपछि बिरुवाको माग बढी हुनेछ रत्नगर दश मङ्गलपुरमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्र केन्द्रमा आश्रित बालबालिकाका लागि आज खाद्यान्न सहयोग प्राप्त भएको छ चैनपुर मा रहेको कङ्काली सामुदायिक वनले केन्द्रलाई दस हजार बराबरको खाद्यान्न तथा चार क्विन्टल दाउरा सहयोग गरेको हो वनका अध्यक्ष राममणी नेौपानेले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई खाद्यान्न र दाउरा हस्तान्तरण गर्नुभयो केन्द्रमा चितवन र मकवानपुरका सत्तरीजना चेपाङ बालबालिका आवश्यक सुविधासहित अध्ययन गरिरहेका छन् भरतपुरको वीरेन्द्र क्याम्पस चोकदेखि कन्या क्याम्पससम्मको सडकमा अत्याधिक सवारी दुर्घटना हुने गरेको छ पछिल्लो तिन महिनामा मात्र दुई दर्जन बढी दुर्घटना भइसकेको छ भने केहीको मृत्यु समेत भएको छ प्राय गरी ठुला सवारी साधन र मोटरसाइकल ठोकिँदा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ सो स्थानमा सवारी चाप व्यवस्थापन हुन नसक्दा मानिसले अकालमै ज्यान गुमाउनु परेको स्थानीय बासिन्दाहरूले बताएका छन् सडकमा सवारी साधन तीव्र गतिमा आउने र वीरेन्द्र क्याम्पस जोड हुँदै आउने सवारी साधनले पनि अन्धाधुन्ध बाटो काट्ने गरेकाले सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले बताएका छन् भरतपुर क्षेत्रभित्रै अत्याधिक दुर्घटना हुने गरेको सो स्थानमा सवारी चालक र यात्रुहरूलाई चेतना दिने कुनै खाले होर्डिङ बोर्ड नहुनु ट्राफिक प्रहरीको निगरानी नहुनु नै दुर्घटनाको मुख्य कारण भएको स्थानीय बासिन्दाहरूले बताएका छन् सो क्षेत्रका स्थानीयवासीले त्यस क्षेत्रमा ट्राफिक पोस्टको आवश्यकता रहेको औल्याएका छन् मकवानपुर प्रहरीले लागु औषध गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ मकवानपुरको चुरियामाई रातमाटे चेकपोस्टमा सवारी जाँच गर्ने क्रममा हेटोडाबाट पतलैया जाँदै गरेको नाचार्ख तिन एक शून्य नम्बरको बसबाट सरलाई लक्ष्मीपुर आठकी तिस वर्षीय मनोहरी देवी बैठालाई लागु औषध गाँजासहित आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ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 पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट